गाएर नसकिने प्रभु तिम्रो महिमा गाएर नसकिने प्रभु तिम्रो महिमा साथी अपार छन् कति अवर्णीय र कति अपार छन् गाएर नसकिने पृथ्वीका राजाहरू माथि तपाईँकै अख्तार छन् पृथ्वीका राजाहरू माथि तपाईँकै अख्तार छन् त्यसलाई बसल्ने र हटाउने तपाईँकै अधिक छन् तपाईँकै अधिक छन् गाएर नसकिने कति महान प्रभु तपाईँ कसले गर्दैन र तपाईँको प्रशंसा कति महान प्रभु तपाईँ कसले गर्दैन र तपाईँको प्रशंसा तपाईँ नै सा र सृष्टि कमाले मैमा होस् तपाईँकै मैमा होस् तपाईँ तपाईँ जस्तै कोही छैन अरू सरकार बिमा तपाईँ जस्तै कोही छैन अरू सरकार बिमा सब सृष्टिलाई नियन्त्रण गर्ने तपाईँ नै सर्वभूमि तपाईँ नै सर्वभूमि गाएर नसकिने प्रभु आफ्नो मैमा गाएर नसकिने प्रभु तिम्रो मैमा कति अवर्णीय कति अपार छन् अवर्णीय कति अपार छन् गाएर नसकिने